लागेको हरिणको चाल पो बाँचुन्जेलसम्म पनि मरेकै हाल भो छल गर्यो मायाले छल गर्यो मायाले छल गर्यो मायाले छल गर्यो मायाले ओराली लागेको हरिणको चाल पो सम्मा पनि मरेकै हाल पो छल गर्यो मायाले छल मायाले छल मायाले शिरिष जस्तो जुन ताराहार खाएको त्यो जोडी देख्दा सबैले भन्थे ईश्वरकै बर्पाको मुहारै राम्रो शिरिष जस्तो जुन ताराहार खाएको त्यो जोडी देख्दा सबैले भन्थे ईश्वरकै बर्पाको तरै छ धारिलो छुरा रेटी नै पर्यो नि रेटी नै पर्यो नि बासै उठाउने कस्तो यो खेल भो जीवनमा धेरै धेरै धेरै नै झेल भो छल गर्यो मायाले छल गर्यो माया मायाले छल गर्यो मायाले छल गर्यो मायाले देख्छु हाँसी र खुसी शिखरको बाटोमा आफ्नो त बरै भाग्य नै फाट्यो मायाकै फाटोमा सबैको देख्छु हाँसी र खुसी शिखरको बाटोमा आफ्नो त बरै भाग्य नै फाट्यो मायाकै फाटो कृष्ण के देख्नु पर्यो नि के देख्नु पर्यो नि झिरैमा हुनेको माछि धै हाल जिन्दगी देखि अब खुसी नै पारो छलगर मायाले छलगर मायाले छल गर्यो मायाले छल गर्यो मायाले ओराली लागेको हरिणको चाल हो दिलसम्म पनि मरेकै हाल हो छल गर्यो मायाले छल गर्यो मायाले छल गर्यो मायाले छल गर्यो मायाले छल गर्यो मायाले छल गर्यो मायाले छल गर्यो मायाले छल गर्यो मायाले छल गर्यो माया